पत्र एउटा लेखी अब फुल एउटा टिपी प्रेम पत्र एउटा लेखी आज साँझ तिमीलाई भेटी मेरा सारा देखा पुग्न बाँकी छ मेरा सारा देखा पुग्न बाँकी झोलो फुल फुटे सारी पुरा धागो पोते लाली ओठमा लाली ओठमा आहा आहा अनि स्वयम्भूमा जाउँला बौद्धमा पनि जाउँला हामी दुईको यो मिलनमा दुईटा बत्ती पालौँला दुई मान्छे सोची न कति हुन्थ्यो होला सुन्दर हामी दुई पानी हाम्रो घर हाम्रो घर आहा आहा महिना वर्ष बितेर जान्छ दुई छोरा छोरी हाम्रो स्वर्गकै एउटा सानो संसार सानो संसार आहा आहा मैले सोच्न सोचिसकेँ सपना सबै देखिसकेँ अब फुल एउटा टिपी प्रेम पत्र एउटा लेखी आजै साँझ तिमीलाई भेटी एकाङ्क्षी तिमीलाई राखिसकेछु मेरो दुई आँखाको नानीमा आँखाको नानीमा आहा आहा सन्नानी तिमीलाई सजाइसकेछु मेरो मुटुभित्र सानो घरमा सानो घरमा trăim felii Azi s-a zătit